सरकारले योगदान पुर्याउनुपर्ने बताउनु भएको छ कृषि क्षेत्रमा त्यसमध्ये पनि दुग्ध उत्पादक किसानलाई विभिन्न सहुलियतका कार्यक्रम ल्याई किसानहरूलाई सहयोग गर्न सरकारलाई आग्रह गर्ने उहाँले आश्वासन दिनुभयो रत्नगर एकमा रहेको अमृत धारादुक्त उत्पादक सहकारी संस्था लिमिटेडको आज सम्पन्न बाइसौँ साधारण सभाका प्रमुख अतिथि रहनु भएको सभासद अधिकारीले स्वस्थ र फुर्तिलो हुनका लागि पूर्ण आहारको रूपमा दुध सेवन गर्नुपर्ने बताउनुभयो चितवन जिल्लालाई माछा पालन तथा पोल्ट्री व्यवसायको राजधानी भए जस्तै दुग्ध उत्पादकको पनि राजधानी बनाउन सक सकिने सहभागी किसानहरूले बताएका थिए संस्थाका अध्यक्ष एक नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेखा समितिका संयोजक कृष्ण दत्त पौडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा रत्नगर नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेल अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्य चित्रसन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अशोक प्रसाद चौधरी जयमङ्गला दुग्ध उत्पाद उत्पादक सहकारी संस्थाका अध्यक्ष विदुर सुवेदी हरियर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शिवकान्त पौडेल पशु सेवा उपकेन्द्र रत्नगरका काले प्रमुख ईश्वरी मिश्र लेखातले बोल्नु भएको थियो चितवनमा साउनदेखि अहिलेसम्मको पहिलो चौमासिकमा खाद्य एन विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेको भन्दै जिल्ला खाद्य निरीक्षण इकाइ चितवनले पच्चिस व्यवसाय विरुद्ध मुद्दा दर्ता गरेको छ गएको एक वर्षमा एक्काइसवटा मात्रै मुद्दा चलाइएको चितवनमा यसपटक पहिलो चौमासिकमै पच्चिस मुद्दा दर्ता भएको हो जिल्लामा अनुगमनलाई तीव्रता दिएकाले पहिलो चौमासिकमै यति धेरै मुद्दा दर्ता गर्न सफल भएको चितवनका जिल्ला खाद्य निरीक्षक नवीन देउसाले बताउनुभयो उहाँले अहिले व्यवसाय र विभिन्न कम्पनी गरी पन्ध्रवटाको विषयमा अनुसन्धान भइरहेकाले सरकारी वकिलको कार्यालयको राय सुझावको आधारमा मुद्दा चलाउने या नचलाउने निर्णय हुने बताउनुभयो तोरी उत्पादनका लागि प्रख्यात जिल्लाका रूपमा परिचित चितवनमा केही वर्ष यता खस्किएको तोरीको उत्पादनलाई बढाउन सरकारी तवरबाट अभियान थालिएपछि उत्पादन बढ्ने संकेत देखिएको छ एक दशक अघिसम्म देशभर चितवनको तोरी लोकप्रिय मानिन्थ्यो र उत्पादन पनि राम्रो थियो पछिल्लो समय क्रमिक रूपमा उत्पादन घट्दै गएपछि किसानले तोरी खेती गर्न छाडेका थिए उत्पादन बढाउनका लागि सरकारले बिउमा अनुदान दिन थालेपछि किसानको आकर्षण पुनः बढेको हो यो वर्ष जिल्ला कृषि विकास कार्य चितवनले तोरी खेतीको लागि बिउमा पचास प्रतिशत अनुदान दिएको छ चितवनको माटो तोरी खेतीका लागि उपयुक्त मानिन्छ सरकारी अनुदान पाएपछि विस्थापित अवस्थामा पुगेका किसान तोरी खेतीप्रति आकर्षित भएका हुन् चितवनको कुल छयालिस हजार आठ सय चौरानब्बे हेक्टर खेतीयोग्य जमिन मध्ये हाल चौवालिस हजार तिन सय एकानब्बे हेक्टर क्षेत्रफलमा खेती आएको छ चितवनका विभिन्न क्षेत्रमा थप पन्ध्रजना एचआइबी संक्रमित फेला परेको छ आठ दिन गाउँ गाउँमा गरिएको उक्त परीक्षणबाट यसरी नयाँ संक्रमित फेला परेको हो दुई हजार रक्त परीक्षण गरिएकोमा पन्ध्रजनालाई एचआइबी संक्रमण भएको पुष्टि भएको एचआइबी सम्बन्धी काम गर्दै आएको संस्था एएचएफका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो संक्रमितहरूलाई खोल्ने वातावरणको निर्माण गरी समयमै स्वास्थ्य सेवा दिने उद्देश्यले परीक्षण शिविर चलाइएको थियो गएको हप्ता चितवनमा आठ दिनसम्म विभिन्न गाविस र भरतपुर नगरपालिकामा परीक्षण शिविर सञ्चालन गरिएको थियो यसअघि चितवनमा नौ सय जना एसआइबी संक्रमित रहेकोमा अब थपेर संक्रमितको संख्या नौ सय छयानब्बेजना पुगेका छन् रत्नगर तिर जयमङ्गलाका युवाहरूले देउसी खेलेर संकलन गरेको रकमबाट बिजुलीको पोलमा सोलर बत्ती चढान गरेका छन् हाई स्कुल रोड युवा समूह आबद्ध बाल बालिकाले देउसी खेलेर संकलन गरेको एक लाख बिस हजार रुपियाँबाट गाउँका दसवटा बिजुलीका पोलमा दसवटी सोलर बत्ती जडान गर्न सुरु गरेका छन् रत्नगर तिर अन्तर्गत राम मन्दिरी चोक सालघारी चोक र गणेश चोक क्षेत्रमा युवाहरू सोलर बत्ती जडान गरेका हुन् रत्नगर तेह्र जयमङ्गलामा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न सहयोग भएको छ पूर्वी चितवनको पिठुवामा रहेको जय बागेश्वरी इटा उद्योगका सञ्चालक हरिकृष्ण महर्जन र उहाँकी पत्नी लक्ष्मीदेवी महर्जनले दुई क्विन्टल चामल एक बोरा आलु एक बोरा प्याज पचास किलो दाल सहयोग गर्नुभएको छ महर्जन दम्पति र इटा उद्योगका म्यानेजर नवराज अर्याल संरक्षण केन्द्रमै पुगेर अध्यक्ष केपी किरण शर्मालाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो केन्द्रमा हाल आठ अपाङ्गसहित बाहन्नजना बेपन्न चेपाङ बालबालिका आवश्यक सुविधासहित अध्ययन गरिरहेका छन् मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने उपभोक्ताहरूका लागि खर खडाई निकासी गर्न भोलिदेखि तीन दिनका लागि निकुञ्ज खुल्ला गरिने भएको छ उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गरी निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने उपभोक्ताका लागि निकुञ्ज खुल्ला गरिएको हो उपभोक्ताले भोलि शनिबारदेखि तीन दिनसम्म निकुञ्जमा गएर खर खडाई बाबियो सिम्ठी र झ्याम ज्याक्सिन निकासी गर्न अनुमति दिएको चितवन निकुञ्ज अन्तर्गतको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापाकाईले जानकारी दिनुभयो निकुञ्जले पूर्वी सेक्टर अन्तर्गत मृगकुञ्ज बुढी राप्ती लोथ र खगेन्द्र मल्ले उपभोक्ता समितिलाई व्यवस्थापनको जिम्मा दिएको उहाँले जानकारी दिनुभयो उपभोक्ता समितिहरूले व्यवस्थापन गर्ने भए पनि अनुगमन भने निकुञ्ज र नेपाली सेनाले गर्ने मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष चापाकाईले जानकारी दिनुभयो निकुञ्ज निकुञ्जले उपभोक्ताहरूको आवश्यकतालाई हेरेर हरेक वर्ष निकुञ्ज खुल्ला गर्ने गरेको छ भरतपुरमा जारी अन्तर कलेज टी ट्वेन्टी राष्ट्रिय क्रिकेटको आज भएका खेलमा शान्ति एकाडेमी बी र एनपिआई पियो विजयी भएका छन् पहिलो खेलमा शान्ति एकाडेमीले रामपुर क्याम्पसलाई चौवालिस रनले पराजित गरेको हो वीरेन्द्र क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको शान्ति एकाडेमीलाई उन्नाइस ओभरमा पुरा विकेट गुमाएर एक सय पैँतिस रन बनाएको थियो जवाफी ब्याटिङमा मैदान उत्रिएको रामपुर क्याम्पस पन्ध्र ओभर चार बलमा अल आउट हुँदै एकानब्बे रनमा समेटियो खेलमा शान्ति एकाडेमीका रबिन पोखरेलले म्यान अफ दि म्याच घोषित भए त्यस्तै दोस्रो खेलमा एनपिआईले अक्सफोर्ड कलेजलाई बाहन्न रनले पराजित गरेको छ टस हारेर पहिले ब्याटिङ गरेको एनपिआईले उन्नाइस ओभरमा अलर्ट हुँदै एक रन बनाएको थियो एनपिआईका लागि भूपेन्द्र थापाले सर्वाधिक त्रिचालिस रनको योगदान दिए जवाफी ब्याटिङमा उत्रिएको अक्सफोर्ड सोह्र ओभर तीन बलमा पुरै विकेट गुमाएर एक सय सयमा समेट्यो खेलमा एनपिआईका मरसिंह र Rataula man of the match घोषित भए प्रतियोगिता अन्तर्गत भोलि पनि दुईवटा खेल हुने भएका छन् भोलि हुने पहिलो खेलमा बिहान एनपिआई सिटी भेटी र सप्तगण्डकी तथा दोस्रो खेलमा दिउँसो साइनेस कलेज गैँडाकोट र स्मृति बहुमुखी क्याम्पस रत्नगर बेस प्रतिस्पर्धा हुने प्रतियोगिताका संचार संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो चितवनमा जारी छैटौं विद्यालय स्तरीय राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ल खेलकुद प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर चार र पाँचमा क्षेत्रीय प्रतियोगिताको पहिलो चरणको खेल आजबाट सुरु भएको छ चितवन क्षेत्र नम्बर चारको शारदा उच्च मावि शारदा नगरमा जिल्ला शिक्षा अधिकारी रमकान्त शर्मा र क्षेत्र नम्बर पाँचको माडी उच्च माविमा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति प्रसाद काफ्रेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो क्षेत्र नम्बर चारमा सामुदायिक र संस्थागत सहित अठारवटा विद्यालयका तथा क्षेत्र नम्बर पाँचमा एघारवटा विद्यालयका छात्र छात्राहरूको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति चितवनका प्रवक्ता रामहरि सेडाईले जानकारी दिनुभयो प्रतियोगितामा एथलेटिक्स अन्तर्गत दौड shot put high jump long jump triple jump र भलिबल खेल भोलि शनिबारसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो क्षेत्रीय स्तरमा भएका विभिन्न प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूको अन्तिम प्रतियोगिता नानगढको क्याम्पसमा हुने जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले जानकारी दिनुभयो यसअघि चितवनको क्षेत्र नम्बर एक र दुईबाट खेलाडीहरू छनौट भइसकेका छन् रत्नगर एकमा रहेको अमृत धारादुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आज सम्पन्न बाइसौँ साधारण सभा सम्पन्न भएको छ संस्थाले हाल कृषकलाई लक्षित गरी विभिन्न कार्यक्रमलाई लगानी गरेको छ संस्थाको बारेमा सहकर्मी ज्योति महतोले तयार पारेको एक सामग्री आमदानीको स्तर कमजोर रहेको किसानहरूको आर्थिक स्तर उकास्नका लागि विभिन्न सहकारी संस्थाको स्थापना गरिएको छ प्रत्येक सहकारी संस्थाको आर्थिक स्थिति कमजोर रहेको किसानहरूको आर्थिक स्तर उकास्ने जस्ता उद्देश्य एउटै भए पनि प्रत्येक सहकारीको भने नीति नियम छुट्टा छुट्टै भएको पाइन्छ विक्रमसम्म दुई हजार उनपचास पुष पाँच गते सत्तालिस जना शेयर सदस्य तथा सदस्य किसानको संख्याबाट सुरु गरेको श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अहिले आएर शेयर सदस्य एक सय छप्पन्न र सदस्य किसान पाँच सय जना रहेको छ पहिला जीडिसीबाट सञ्चालन हुँदै दुग्ध संकलन गर्ने संस्थाको रूपमा परिचित विक्रमसम्म दुई हजार पचास सालमा श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको नामले स्थापित भएको हो यस संस्थाले विशेष गरेर दुग्ध उत्पादक किसानहरूको दुध संकलन गरी टाढी बकुलहर हुँदै नारायणघाटसम्म शुद्ध दुध बिक्री वितरण गर्ने संस्थाले जनाएको छ दुईवटा शाखा रहेका अमृत धारा दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक किसानहरूलाई फ्याट एज सोनोभको आधारमा रकम दिने गरेको छ पन्ध्र पैसा फ्याट र पन्ध्र पैसा एसएसमा थपी दसैँ खर्च स्वरूप प्रोत्साहन स्वरूप एक रुपियाँ र दुई रुपियाँ दिने गरेको श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष एक नारायण पौडेलले बताउनु भयो किसानहरू सदस्य चाहिँ एक सय छप्पन्न जना छन् किसेर सदस्य भनिन्छ त्यसलाई अनि अर्को सदस्य किसान भन्ने हुन्छ त्यसको चाहिँ पाँच सय गरेर जुन छ सय किसानहरू छन् दुईटा शाखा छ यो मूल कार्यालय भयो र यसबाट चाहिँ हामी दुध बजार लैजान्छौँ र बजारमा स्वच्छ दुध छौँ हाम्रो यहाँदेखि नारायणसम्म दुध जान्छ फ्याट सन्दर्भको आधारमा दिइन्छ किसानले पाउने रकम त्यसपछि हामीले पन्ध्र पैसा फ्याटमा र पन्ध्र पैसा एसेडमा पहिले थपेका छौँ त्यसपछि दसैँ खर्च स्वरूप प्रोत्साहन दुई रुपियाँ र एक रुपियाँ दिन्छौँ दसैँ खर्च स्वरूप बचत बचत कार्यक्रम प्रोत्साहन भन्छ त्यसलाई कृषक बचत प्रोत्साहन भनेर त्यो कार्यक्रम छ दुग्ध उत्पादक किसानहरूको आर्थिक अवस्था उकास्नकै लागि सहकारीको स्थापना गरेको सञ्चालक समितिले जनाएको छ किसानहरूले व्यावसायिक किसान बनाउनु नै संस्थाको मुख्य उद्देश्य रहेको जनाएको छ त्यसैले दुग्ध उत्पादक किसानहरूको दूध उचित मूल्यमा खरिद बिक्री गर्ने दाना चोकर औषधि इत्यादिमा सहुलियत दरमा बिक्री वितरण गर्ने लगायत बिमा कार्यक्रम कृषक सदस्य बचत कार्यक्रम पनि सञ्चालन गर्दै आएको संस्थाले जानकारी दिएको छ आगामी दिनमा बजारमा थप शुद्ध तथा प्रशोधित दूध पाउने योजना रहेको फेरि पनि संस्थाका अध्यक्ष एक नारायण पौडेल दुध उत्पादक किसानहरूको दुध खरिद बिक्री गर्छ दाना चोकर दिन्छ औषधि दिन्छ बिमा कार्यक्रम सञ्चालन छ कृषक सदस्य लक्ष्य बचत कार्यक्रम सञ्चालन छ र दुध बजारमा लैजान्छ होइन आगामी दिनमा चाहिँ बजारमा सुलभ तरिकाले दुध खुवाउने छ भावी योजनामा चाहिँ यसको चाहिँ बजारमा हामी सोझै बजारमा जाने र यो रत्नगरमा चाहिँ शुद्ध प्रशोधित दुध खुवाउने इच्छाको साथ हामीले यो चाहिँ वार्षिक कार्यक्रम बनाएका छौँ र यसलाई चाहिँ हामी विभिन्न एनजिओ आइएनजिओको सहयोग लिएर हामी अगाडि बढ्छौँ दुग्ध उत्पादक किसानहरूलाई चोकर दाना पटक पटक रोग व्याधिबाट न्यूनीकरण गर्नको लागि भ्याक्सिनको सुविधा दिँदै आएको संस्थाले दुग्ध उत्पादक किसान किसानहरूको जीवनस्तर उकास्नको लागि प्रत्येक लिटर दुधबाट कर सेयरलाई एक रुपियाँ सेयर सदस्यको दुई रुपियाँ बचत गर्ने व्यवस्था मिलाएको श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका लेखा समितिका सचिव कृष्ण दत्त पौडेलको भनाइ छ किसानहरूको जीवन स्तर उकास्नको लागि किसानहरूको दुधहरू सङ्कलन गर्ने उनीहरूको दुधको मूल्य सकभर अधिकतम मूल्य चाहिँ उपलब्ध गराउने अधिक पारदर्शी र जवाबदेही हुने हिसाब किताबमा मिन्ट लाइजरको व्यवस्था गरेर उनको दुधको मूल्य कति पर्यो तत्कालै भुक्तान दिने छोका दानाको सुविधा दिने पटक पटक रोग व्याधिबाट चाहिँ न्यूनीकरण गर्नुको लागि भ्याक्सिनेसनको सुविधा दिने बिमाको व्यवस्था पनि तिन वर्षबाट चाहिँ यस संस्थाले सञ्चालन गरेको छ जसले गर्दाखेरि किसानहरूलाई जुन चाहिँ अमूल्य क्षति गाई पशुपालनको अमूल्य क्षति बेहोर्नु पर्थ्यो त्यसमा केही राहत भर्न गएको छ र बचतको कार्यक्रम पनि यहाँ किसानहरूको बचतकर्ताहरूको सेयर सदस्यको सञ्चालन गरिएको छ र उनीहरूको प्रति लिटर दुधबाट घर सेयरलाई एक रुपियाँ सेयर सदस्यको दुई रुपियाँ गरेर बचत गर्ने परिपाटीको यहाँ सिर्जना गरेर उनको जीवन स्तरलाई उकास्ने र एउटा चाहिँ सरलीकरण र सहजीकरण गर्ने व्यवस्था यस संस्थाले मिलायो भनिन्छ स्वास्थ्य नै धन हो त्यसैले प्रत्येक व्यक्ति स्वस्थ रहनको लागि शुद्ध खाना पानी तथा शुद्ध दुध पिउन आवश्यक छ पैसा कमाउने होडबाजी चलिरहेको अवस्थामा विभिन्न खाद्यान्नमा मिसावट गर्ने प्रचलन बजारमा व्यापक रहेको पाइन्छ त्यसैले पैसा कमाउने उद्देश्यले मात्र होइन कि उपभोक्ताहरूको शुद्ध र स्वस्थ दुध खाने र खुवाउने इच्छा श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड लगायत अन्य दुग्ध उत्पादक सहकारी संस्थाहरूले पनि पुरा गर्ने हो हो कि अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ लोकतन्त्रलाई बलियो बनाउन पार्टीको नेतृत्वमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नहुने माओवादी नेता बाबुराम भट्टराईको धारणामा तपाईँको विचार के छ ए सही विश्लेषण बी अध्यक्ष बन्ने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 गर्नुपर्छ भने कमसेकम आफ्नो सामानको मूल्य एउटा एकरूपतामा ल्याउनु पर्दछ मूल्य सूचीहरू राख्नु पर्दछ त्यो चाहिँ हर हुनुपर्छ र सरकारी स्तरबाट नै हर समय कुन एरियामा कुन दिन जाने हो त्यो एउटा सेड्युल मिलाएर त्यो अनुगमन गर्यो भने उपभोक्ताहरूलाई अलिक मार पर्दैन भन्ने हामीलाई लाग्दछ त्यसैले यस्तो कुराहरू तपाईँले ल्याउनु भएको सान्दर्भिक छ यो अनुगमन सधैँ भइरहोस् भन्ने हामी उपभोक्ताहरू चाहन्छौँ नियमित यो अनुगमन टोली आएर होइन अनुगमन टोली भइदियो भनेदेखि अब हामी ग्राहकलाई पनि सजिलो हुन्छ कुन चिजको मूल्य कति हो भन्ने कुरो सबै हामीलाई थाहा भयो भने हामीलाई पनि हामी पनि ठगिँदैन होइन ग्राहकको लागि र बजारमा पनि व्यापारीहरूले त्यसरी चाहिँ मूल्य सूची भयो भने चेकिङ भइरह्यो भने उनीहरूले पनि त्यसरी ठग्ने मौका पाउँदैनन् यो चाहिँ बजार अनुगमन अनुगमन वर्षमा एकपटक होइन हमेसा भइरह्यो भने यस्ता कालाबजारीहरू पनि हुँदैन र तपाईँको आएर त्यस्तो कालाबजारी अथवा त्यस्तो दुई नम्बर गरेकाहरूलाई त्यसरी बिचबिचमा कारवाही भयो भनेदेखि यस्ता कामहरू फेरि दोहोरिँदैनन् अनुगमन गर्नु त राम्रो हो तर अब चाडपर्वमा मात्रै अनुगमन गर्नुभन्दा जहिले पनि महिनाको एकचोटि नत्र भए दुई चार महिनामा गर्नु राम्रो दसैँ तिहारमा बढी अनुगमन हुने कारण त अब चाडपर्वको भिडभाडमा मान्छेहरूले अलि निहालेर हेर्दैनन् ओर्दैनन् त्यसमा अब उपभोक्तालाई ठगी गर्छन् कि व्यापारीले भनेरै बढी अनुगमन हुन्छ अनुगमन गर्नु त राम्रो हो तर अब चाडपर्वमा मात्रै अनुगमन गर्नुभन्दा जहिले पनि महिनाको एकचोटि नत्र भए दुई चार महिनामा गर्नु राम्रो दसैँ तिहारमा बढी अनुगमन हुने कारण त अब चाडपर्वको भिडभाडमा मान्छेहरूले अलि निहालेर हेर्दैनन् ओर्दैनन् त्यसमा अब उपभोक्तालाई ठगी गर्छन्